नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी राजेन्द्र विमलका कथाहरू लिएर आएका छौं बगर फाउन्डेसन नेपालले बजारमा धेरै अघि ल्याएको यो पुस्तक राजेन्द्र विमलका कथाहरूभित्र संग्रहित कथाहरू आजको कार्यक्रममा वाचन हुनेछन् आजको पहिलो कथा हामी यसै कथा संग्रहबाट वाचन गर्दैछौ शीर्षक छ लाकुरी फेरि फुल्नेछ सहेला सर्र सर्र सर मर्र मर्र मर्र उसको घरको ठ्याक्कै अगाडि उभिएको उसको बालसखा लाखुरीका पातहरू हावामा नाच्दै वायुमण्डलमा सुमधुर सङ्गीत छर्दैछन् यसै लाकुरीको छायामा हुर्केको कौडे कौडी ढाक्रेहरूले ढाकर बिसाई यसको छारीमा पिरतीको गीत गाएका छन् बुढापाका र जान्नेहरूले देश दुनियाँको ज्ञान सिकाएका छन् शिव मादल यसै छायामा कैयौं तालहरूमा गन्किएको छ कैयौं पटक दिदीबहिनीहरूले रमिताबाट फर्किँदा नाची नाची दोहोरी रन्काएका छन् यसकै छायामा बहिनी च्याउकीसित उल्लुकामारी खेलेको छ च्याउकी कहाँ गयो अलि एउटा रनाहाले रन्थनिन्छ कौडे आज दिनभर यस लाखुरीको रुखमुनि डरलाग्दा कुरा सुनेर बसेको थियो कौडे माओवादीहरूले ठाउँ ठाउँमा पुलहरू कल कारखानाहरू टेलिफोन र बिजुली घरहरू थाना र कार्यालय भवन बम विस्फोट गरी तहस नहस पारेको कुरा दरापमा पारी मान्छे मारेको कुरा सुरक्षा फौजसित दोहोरो भिडन्तमा हजारौं नेपाली मारिएको कुरा हिजो सन्तले ठिकै भन्थ्यो गोलीको विवेक हुँदैन भाइ फौजी होस् कि माओवादी मर्ने हामी नेपाली नै त हौ दिनहौ यस्ता कुरा सुनेर उसलाई दिक्कै मात्र लागेको थियो तर आफ्नो गाउँ फर्किएपछि भएर आतंकले चारैतिरबाट घेर्दै लगेको अनुभव कौडेले गर्न लागेको छ माओवादीहरूले एक परिवार एक मान्छेको नारा दिएर युवा युवतीहरूलाई लगी जनयुद्धमा होमेको कुरा सुनेर उसको आङ सिरिङ्ग भएको थियो आकाशमा सुरक्षा फौजको हेलिकप्टर उडेको सुनेर गाउँलेहरू भागी भागी कसरी लुक्दा रहेछन् त्यो आफ्नै आँखाले आज देख्न पायो यस लाकुरीको रूखमा कसले कतिखेर माओवादी पर्च टाँसेर जान्छ कसैलाई थाहा हुँदैन राति राति उनीहरू घुम्छन् रे हामी तपाईँमध्ये नै माओवादीहरू छन् कसैले सुराकी गर्यो भने जनकारवाहीमा परि गोली खान तयार हुनुपर्छ राक्षसका कथा जस्तै सेना र माओवादीका अनन्त अनन्त कथाहरू दिनौ सुनिन्छन् तर खासखुसी स्वरमा मात्रै गाउँलेहरूको माओवादीको म र सेनाको स पनि बोल्न डराउँछन् कौडीभित्र पनि आतंक बसेको छ ऊ बोल्न चाहन्छ तर बोल्ने हिम्मत छैन राजनीतिको कुरा मन फुकाएर गर्दा माओवादीको गोलीको शिकार भइन्छ कि सुरक्षा फौजको के थाहा पौडेला लाग्छ लाकुरीको यस रुखमा र उसमा कुनै फरक छैन मानव ऊ जस्तै यस लाकुरीले सरसर मरमर गर्दै आफ्नो वेदना संसारका अघिल्तिर प्रकट गर्न खोज्दैछ तर उसको अन्त पीडा बुझ्ने कोही पनि त छैन आफ्नो वेदनाले गर्दा ऊ लाकुरी जस्तै एक्लिएको छ गुम्सेको र छटपटिएको छ आखिर अपहरण हुने डरले नै त उसकी यति राम्री बहिनी च्याउटी नेटो काटेर गई र अलपत्र परी कहर काट्न बाध्य भएकी छ वा फौजको कब्जामा परे कि आमा भन्नुहुन्थ्यो च्याउकी आफ्नो गाउँ छाड्न लाग्दा यस लाकुरीको फेद समातेर निकै बेरसम्म डाको छोडेर रोएकी थिए ऊ छँदा आमालाई कति भर थियो बर्खामा सोती खोलाबाट एक घण्टा हिँडेर पानी उसार्ने हिउँदमा दुई दुई उकाला र दुई दुई ओह्राला हिँडेर रूपा खोल्छी पुगी गाग्री थापी पानी ल्याउने च्याउकी नै त थिए गाई बाख्रा चराउन घाँस दाउरा गर्न कहिले ट्याम्के डाँडो कहिले छरछरे वन र कहिले तल्लो खर्क बेसी झर्ने च्याउकी नै त थिए जिमुवालको कटेरो छाउन लाग्दा छानाबाट लडेर उसको बाबु हिँड्नै नसक्ने भएको बेला जिमुवालको खेत खन्जोत गर्ने कुलो खन्ने पानी पटाउने ब्याड राख्ने गाबो खाप्ने सबै काममा आमालाई बहिनीले नै त सघाउँथे कौडेलाई उसकी बहिनी दस वर्षकी छँदा उत्ति स्कुटमिरो दबदबेर अग्ला अग्ला टुनीका टुप्पामा चढेर घाँस चार्ने गरेको सम्झना आलै छ कागती अमिलो र घिउ जम्मा गरी बेच्न तथा ढाकर र धोक्रो बोकी नुन तेल र बेसाहा खोज्न आमासँग तमघास पुग्ने गरेको कुरा सम्झेर आमाको मुटु अझै भक्कानिन्छ अहिले उसकी प्यारी बहिनी च्याउकी कहाँ होली बिचरी दाम्लो समाति जति घिसारे पनि बाछीले नयाँ मालिक कहाँ जान नमाने झैँ च्याउकीले पनि बुढाबुढी बाबुआमालाई छाडेर जान नमानेपछि आमाले सम्झाउनु भएको थियो अरे च्याउकी मेरी छोरी माओवादीले अपहरण गरेर लगेपछि इज्जत र ज्यान दुवै जान्छ भन्छन् त्योभन्दा त बरु अरूको भाँडाकुँडा गरेर बस्दा हद भए इज्जतै मात्र जाला छँदा खाँदा कि मेरो एउटी भएकी छोरी त बाँच्छे एक दिन कसो मेरो काखमा फर्केर नआउली आमाको कुरा सुनेर च्याउकी गुहाँ गुहाँ रोयो अरे कुखुरी देउरालीमा पुगेपछि भनेकी थिए अरे आमा यसै भिरबाट फाल हालेर बरु सिस्ने खोलामा डुबेर मरौँ के अरे म तपाईँहरूलाई यस बुढेसकालमा छोडेर जान सक्दिनँ तर आमाले फकाइ फुलाइ जेनतेन नारायणगढ पुर्याउनु भएछ नारायणगढ पुग्दा आमा छोरीका गोडा सुन्निएर कोल झैँ भएका थिए हात्ती पाइलेका रोगी जस्ता एक ठाउँमा बसी एकअर्कालाई हेरी मात्र रहे दुवैका आँखाबाट आँसुका धारा साउने बलिनी झैँ ओरिए पेटमा मुसा कुदेका थिए तर खानेकुरो केही थिएन खाइ नखाइ सात सात दिनको बाटो हिँड्दा कुष्ठरोगीको छाला झैँ जिउ लाटो भएको थियो केही सिप्न लागेपछि आमाले भन्नुभयो मेरी छोरी पहिले किनिदिएको त्यो चाँदीको औँठी झिकेर दिए हामी अब भोकले मर्ने भयौँ औँठी बेचेर दुवैले एक एक भुँडी भात खाए दाल तरकारी लदावधी भएकाले पेट चरक्क चर्कियो थकाइ लागेको सम्झना भयो एउटा होटल अगाडि राखिएको काठको बेन्चमा बस्न गएका त दुवैजना भुत्रुक्क लडेर बिचेत जस्ता पो भएछन् आमालाई होस आउँदा छ्याङ्ग उज्यालो भइसकेको रहेछ छोरी अझै सुतेकी थिए उठेपछि होटलको मालिक गुरुङ दाई लिएर पुगे भाग्यले कुरा मिलेपछि छोरीलाई गुरुङ दाईको जिम्मामा छाडेर आमा फर्किनु भयो केही दिनपछि च्याउकी एउटा मारवाडीसित काठमाडौँ गएकी त्यसको श्रीमतीले कुटेपछि एउटा क्याब इन्डस्ट्रीमा रक्सी बेच्ने काम गरेकी फेरि झापामा बार चलाउने एकजना खत्रीसँग हिँडेकी र गर्भवती समेत भएपछि मधेससित त्यसको श्रीमतीले कुटेपछि एउटा क्याब इन्डस्ट्रीमा रक्सी बेच्ने काम गरेकी फेरि झापामा बार चलाउने एकजना खत्रीसँग हिँडेकी र गर्भवती समेत भएपछि मधेसीसित भागेको समय मात्र आमाले थाहा पाउनुभयो अहिले त्यो कहाँ छे मरे कि बाँचे कि छे आमालाई पनि केही थाहा छैन थारोको पल्लो कोठामा उसको बुढोबाबु र बुढी आमा सुतेका छन् छेउमा गाई बाख्रा पनि बाँधिएका छन् बुढाबाबु छिनछिनमा खोक्छन् ख्वाक ख्वाक ख्वाक बुढालाई टिभी लाग्यो कि कौडेलाई चिन्ता लाग्छ तर आफूलाई घर आउन लाग्दा पनि आफ्नो मालिक त्यस चण्डाल हलुवाईले एक पैसा नदिएको कुरा सम्झेर रिसले मुरमुरिन्छ र बाबुको रोगबाट दिमाग अन्तै हटाउने भरमकदुर कोसिस गर्छ कोठामा सल्लाहको हाँगो सल्काएर उज्यालो पारिएको छ आजभन्दा पन्ध्र वर्ष अगाडि ऊ आफ्नो गाउँबाट भागेर बनारस पुगेको थियो त्यहीँ अनेक थरी चाकरी गरी बाँच्न सफल भएको थियो कहिले भोक बोकै बस्यो कहिले भिख माग्यो कहिले कुनै मठमा खाइ गई खायो कहिले छोटी गुदरको अखडा भन्ने ठाउँमा गोबर सोर्ने काम पायो कहिले बद्दीजीका भाँडाकुँडा माझ्यो के के गर्यो त्यसको लोखाजोखा छैन अहिले एउटा काले भुँडे जुँगे अद्वैसी हलवाईको पसलमा नोकरको काम पाएको छ मान्छे चण्डाल रहेछ जोत्नसम्म जोत्छ अलिकति बिराउँदा पनि थप्पड हानिहाल्छ पैसा दिने बेलामा दाँतबाट तरतरी पसिना सुहाउँछ साले तर त्यसलाई छाडी कहाँ जानु यसबीच उसको परिवारमा घट्ने घटनाहरूका चोइटा चोइटा गरी उसले बनारस आउने छिमेकी गाउँ जोर्ते ठाँटी र झिरबासका साथीहरूसित सुन्ने गएको थियो सुनेर रोयो मात्र आँसुको भेलले बाँच्ने इच्छालाई बगाउन सकेन पल्लो कोठामा गाई कराउँछ बाँ बाख्रीले स्वरमा स्वर थप्छ म्या आकाशमा बादल गुडुङ गर्न थाल्छ हावाको एउटा झोक्का आउँछ र सल्लाहको दियालो झ्याप्प निभाएर जान्छ ख्वाक ख्वाक ख्वाक उसको लङ्गडो बुढो बाबुको लहरी खोकी रोकिँदैन कौडेलाई असाध्यै माया लागेर आउँछ बाबुलाई हेर्न भने निस्कन्छ बुढाको ढोकानेर उभिएर बा भनी बोलाउनै खोजेको हुन्छ तर आमाको बोली सुनि रोकिन्छ बुढाबुढीमा चलेको कुरा सुन्ने खुल्दुली उसमा जाग्छ बुढा बोल्दैछन् र कन्दै पनि छन् ए बुढी यस्तो पट्टो जमान छोरालाई एक कटोरा मकै दिइस् के भोक मर्थ्यो बिचरो यति दिनपछि घर फर्किएको छ उत्तरमा आमाको रुन्चे स्वर छ यति पनि त हामी भोकै बसेर जुराएको घरमा अन्न भनेकै त्यति थियो अब त पहाडमा बस्नै गाह्रो भयो यी माहावादीले के गर्ने हुन् कुन्नी बुढो झर्किन्छ कतिचोटि भनिसके माओवादी नभन् माओवादी भन् के गर्छ गाउँ गाउँमा डाँका चोरको उत्पात बढिसक्यो कसैले कसैलाई बास त दिँदैन काम दिने झन् कुरै भएन नेपालगञ्ज नै गए पनि काम के पाइएला र कुरा सुनेर कौडेलाई दिक्क लाग्छ ऊ फर्केर आफ्नै ओछ्यानमा आउँछ चम्किएको बिजुलीको प्रकाशमा माथि डाँडातिर हेर्छ हिमालयतिर निहाल्छ तर अन्धकारमा सबै डुबेका छन् उसलाई सिङ्गो नेपाल एउटा अँध्यारो कुवा जस्तो मात्र लाग्छ जसमा गरिबीका आफू जस्ता किराहरू मात्र स्याउस्याउती सलबलाउँछन् खक खक बुढाको लहरेको कि फेरि जाग्यो केही बेरपछि पहाडै थर्काउने गरी आँधीबेरी चल्न थाल्छ र झमझमी पानी पर्छ पल्लो कोठाबाट बुढाबुढी कराउँछन् ए बाबु ढोका लगाइदिए ठुलो हुन्डरी आउला जस्तो छ नजिकै कतै चट्याङ परेझै ठुलो आवाज आउँछ आफ्नो कोठाबाट बिजुलीको उज्यालोमा कौडी देख्छ लाकुरीका हाँगाहरू भाँचेर माटामा थुप्रिँदैछन् र ठोटो लाकुरी पीडन्तमा मारिएको विहीन नेपाली जस्तो देखिन्छ कौडीको मन रुन्छ पानी अलिक थामिएपछि उसका बुढाबुढी बाबुआमा लट्ठीको भरमा शरीर घिसार्दै त्यसको कोठासम्म पुग्छन् रुजा त छैन बाबु त मधेसबाट आइस रुजिस भने ज्वरो आउला हामी त शुद्ध पहाडे बानी परिसकेको छ होइन आमा आर्द्र भएर भन्छ आमा मलाई च्याउकीको ज्यादै सम्झना आउँछ उसको बाबुआमाले उसतिर अँध्यारोमा हेरे हेरेनन् थाहा भएन तर एकैछिनपछि उसले आफूलाई आमाको अँगालोमा पायो आमा सुक्खा सुख गरी रुन थाल्नुभएको थियो लठी टेकेको बुढोबाबु पनि हुक्का हुक्का गरिरहनु भएको थियो कौडेले पनि मन थाम्न सकेन रोक्न खोज्दा खोज्दै डाँको छुट्यो यी तीनजना पहाडी जल जस्ता स्वच्छ प्राणीको आँसुको बेगवान भल बलकोटको कालो आँचलले सोस्यो उसले अलिक सम्हालिएर भन्यो यो मुलुकमा लाकुरीका हाँगा थुप्रिए झैँ लासको थुप्रो मात्र कहिलेसम्म रहनेछ लट्ठी टेकेर उभिएका बुढा यो प्रश्न सुनेर कामे फेरि अनुभवले पाकेका स्वरमा बोले बाबु हामी लाँकुरीका रुख होइनौँ यसको सरसर मर्मर बोली कसैले बुझ्दैन हाम्रो बोलीमा हाम्रो पाखुरीमा हाम्रो गिदीमा मुटुमा ताकत छ हाम्रो विध्वंस हामीले रोक्न सक्छौँ साँचो कुरा त के हो भने अहिले यत्रो हुण्डरीले यस लाकुरीका हाँगा हाँगालाई भाँचेर यसलाई मुर्दा जस्तो बनाएको छ नि देख्लास् यसको भित्री शक्तिले यसै ठुटो शरीरबाट नयाँ मुजुरा पलाउनेछन् नयाँ कोपिलाहरू र फेरि मोहनी लगाउने सुन्दर फुलहरू ढकमक्क फुलेर दुनियाँ मगमगाउनेछ तिमी जस्ता युवकहरूले हिम्मत हार्न सुहाउँदैन बुढा लठी ट्याक ट्याक गर्दै फर्किए कौडी ढकमक्क फुलेको लाँकुरी र रात गएपछि मिरमिरेमा हुरी तथा बर्सातले पखालिएको हिमाल फेरि हाँसेको मनोरम दृश्य हेर्न पाउने कल्पनामा हराउँदै सुन्दर संसारको प्रतीक्षा गर्न थाल्यो उसभित्र नयाँ नयाँ संकल्प जाग्दै थिए उसले ठूलो र गम्भीर स्वरमा भन्यो बा म बनारस जान्न कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक लाँकुरी फेरि फुल्नेछ यो कथा राजेन्द्र विमलको कथा हो राजेन्द्र विमलका कथाहरू संग्रहबाट हामीले यसलाई लिएका हौं अब हामीले सुनाउने कथा यसै संग्रहबाट अर्को शीर्षक छ पोस्टमार्टम यो को हो सबैका आँखामा एउटै प्रश्नको चमक को हुन सक्छ यो साँच्चै लाम्चो अनुहार खुइलिएको तालु असमयमै वृद्धावस्थालाई निम्ताएका तिलसामले कपाल अनुहारमा जताततै खुन्चिएको छाला पहिरनमा पनि कुनै विशिष्टता छैन म नेताजी जस्तो खद्दरको लुगा न दार्शनिक वैज्ञानिक वा साहित्यकारको झैँ लामो कपाल वा आकर्षक पोसाक साधारण प्यान्ट र कमिज तथा फाटेका सत्र ठाउँमा टालिएका जुत्ता लगाउने कैयौं सातादेखि सेता काला दारी नखौरेको यो कुन मानिसको लास हुन सक्छ र यो लास एक सातादेखि यस चौरमा लडिराखेको छ जिज्ञासाहरू अनन्त थिए यो मान्छे मर्यो कसरी कसैले घाँटी अठ्याइदियो कि यसले आत्महत्या गर्यो कि यहीँ किन यो लास पाइयो किन र कसरी मर्यो यो मान्छे को हो यो यस साधारण मान्छेको मृत्युको सम्पूर्ण कथा जान्ने उत्सुकता सबै साधारण मानिसमा स्वाभाविक रूपले देखियो तर प्रशासनका लागि यो कुनै चासोको विषय देखिएन प्रारम्भमा प्रशासनका लागि मान्छे मर्नु कुनै घटना नै होइन कति मर्छन् कति कुनै राजनीतिक महत्वको व्यक्ति मरे आफै हल्ला फिँजिन्थ्यो हल्ला नहुनुको अर्थ हो मान्छे महत्वहीन थियो तर त्यसबेला प्रशासनको ध्यान नगई धरै भएन जब लास कोइन थाल्यो डुङडुङ गनाउन थाल्यो गिद्दाका बथान उत्रिन थाले कागहरूले ठुङ्गी ठुङ्गी चोक्टा लुची खान थाले स्याल कराउन थाल्यो यी जनस्वास्थ्यलाई असर पार्ने घटना थिए वरिपरिका मानिसमा दुहिरो दुहिरो चल्न थाल्यो मोरो बस चौरमा मर्न गएछ त्रिशुलीमा हामफाले हुन्थ्यो नि भिरबाट लडे हुन्थ्यो नि सित्तैको झन्झट लाग्यो डिएसपी त्यो मर्ने मान्छेको अमानवीयता र कुबुद्धिमा फतफताउँदै थियो जसले चयनसित बसेको प्रहरी विभागको शान्ति भङ्ग गरेको थियो शान्ति सुरक्षामा बाधा पुर्याउने पाजी चारजना सिपाही लिएर गाडीमा सवार भई डिएसपी आफैले त्यस स्थलसम्म पुग्ने दुःख गर्नु पर्यो गाडीको घुइया आवाज सुनेर त्यसमा बसेको र भुस्तिग्री परलाई देखेर तथा त्यो गाडी घटनास्थलतिर लागेको सुइँको पाएर मान्छेहरूको ओहिरो लाग्यो समय काट्ने मेलो गाडीबाट प्रहरी र डिएसपी नाक थुन्दै उत्रे लासलाई चारैतिरबाट घेरियो डिएसपीले जुत्ताको टुप्पाले लासलाई ओल्टायो पल्टायो यो घटना कहिले भयो डिएसपीले भिडतिर आँखा फाल्यो कुनै जवाफ आएन कहिलेदेखि यो लास यहाँ छ डिएसपीको स्वर अलिक साह्रो र रवाफिलो थियो हजुर घटना कहिले भयो कसरी भयो कुन्नी तर पाँच चार पाँच दिनदेखि त गनाएर बस्नै नसकिने भयो एउटा बुढाले कामदो स्वरमा भन्यो डिएसपीले त्यस बुढातिर आँखा तर यसरी हेऱ्यो मानव त्यो नै हत्यारा हो तर मुखबाट एउटा लामो हुँ मात्रै रवाफ नघट्ने गरी यत्न साथ निस्क्यो पाँच सातजना मानिसले लासलाई चिन्न खोजेर होला लासको नजिक आउने आँट गरिए तपाईँहरूमध्ये कसैले यस मान्छेलाई चिन्नुहुन्छ डिएसपीले फेरि कड्केर सोध्यो दर्शकहरूको मुटु डुकडुक गर्न थाले भिड लासको नजिक आउन खोज्यो तर एउटा सीमा रेखाभन्दा ओरा आउने हिम्मत भएन एकछिनपछि डिएसपीले प्रहरीलाई आदेश दियो पोस्टमार्टम र शनाखतका लागि यसलाई अस्पताल लैजानुपर्छ प्रहरीहरूले लासलाई झ्याङकुटी पारेर मोटरमा हाले भिड उभिरह्यो डिएसपी र प्रहरीहरूसहित लास हालिएको मोटर कुद्यो भिडका मनमा फेरि प्रश्नहरू चिया पानी लिन थाले त्यो को हो उसका बाबुआमा को हुन् उनीहरूले के गरी यो घटना थाहा पाउलान् बरा पाउने पनि हुन् कि होइनन् यो घटना थाहा पाएर बाबुआमा स्वास्नी छोराछोरीको मुटुमा कस्तो पहिरो जाला तर कुन्नी बिचराको विवाह पनि भएको छ कि छैन धनी हो कि गरिब कठै कस्तो उमेरमा संसार छाडि गएको पैँतिस भन्दा त बढी उमेर पक्कै छैन होला नाना थरीका तर्क वितर्क लिएर भिड अस्पतालतिर लाग्दै थियो जाऊ मैं धोबे बरिहारी हेर्दा हेर्दै अस्पताल खचाखच परियो लासलाई आँगनमै राखिएको थियो र डाक्टरहरूले ओल्टाइ पल्टाइ छामछुम गर्न थालेका थिए त्यसको पोस्टमार्टम हुन लागेको थियो र सयौँ आँखाहरू जान्न उत्सुक थिए आखिर मृत्यु भयो कसरी हत्या भयो भनौँ भने यस्तो भद्र सोझो निमुखा निर्धन देखिने जीवको हत्या गरेर कसले के पाउने नेता पनि देखिँदैन धनी पनि देखिँदैन वेशभूषामा कुनै हिस्सी छैन एक्कासी रहस्यको एउटा पत्र उघ्रिएको जस्तो लाग्यो फेरि रहस्यमाथि रहस्य थपियो जति रहस्य खुल्यो त्यति रहस्य थपियो जाऊ बिहारी यो के अचम्म एउटा डाक्टरले आँखा निचोरे जस्तो के गरेको थियो एउटा के हो के फोटोको रिल चाहिँ कुनै चिज सर निस्कियो जति जति तान्यो रिलको लम्बाइ त्यति बढ्दै जाने हामी यो त फोटो नै फोटोको रिल रहेछ विस्मयले डाक्टर मुख बाएको बाई भयो सयौँ आँखा आश्चर्य अविश्वास र कौतूहलले तिरिमिरी भए दुवै आँखाबाट दुईटा रिल सरर निस्किँदै गए आखिर पचास चाहिँ ती रिल निस्के घामतिर तानेर डाक्टरहरूले ती रिललाई नियाली नियाली नर्भस आँखाले हेरे अभूतपूर्व आश्चर्य तिनमा ठूला ठूला महलका नक्साहरू थिए फरियाका नमुनाहरू थिए सुनचाँदीका गहनाका डिजाइनहरू थिए केटाकेटीका फ्रक प्यान्ट र सुरुवालका तस्विरहरू थिए स्कुटर र मोटरका मोडलहरू थिए रिल झिकेपछि आँखाका खोबिल्टामा आँसुको विशाल रथ हात दह जस्तो देखिन्थ्यो बिचरो जिन्दगीभरि निधारदेखि कुर्कुच्चासम्म पसिना बगाएर कमाएर पनि जोड्न नसकेका घरका नक्साहरू स्वास्नी र छोराछोरीलाई दिन नसकेका लुगाफाटाहरू गहनाहरू पढाउन नपाएका स्कुलहरू यो सपनै सपनाको लास हो एउटा बुजुर्ग डाक्टरले चुकचुक गर्यो यो मान्छे हो कि चटकी हो डिएसपीले प्रश्न गर्यो अरूको लागि चकटी चटकी हुन सक्छ आफ्नो लागि त अभागी नै हो डाक्टरले एक पङ्क्तिमा जवाफ दियो डाक्टरहरूको हात चिरफारमा विद्युत गतिले चल्दै थिए एउटा निलो प्यान्ट र निलै सर्ट लगाउने डाक्टर झण्डै लासमाथि निहुरियो केही छामेर सुँग्यो अनि डिएसपीतिर फर्केर हाँस्दै भन्यो कुनै यो कुन लोकको प्राणी हो नसाहरूमा एक थोप रगतको चिन्ह समेत छैन रगतको ठाउँमा चिया बगेको पाइयो यत्तिकैमा पावरदार चस्मा लगाउने त्यो अद्वैसी डाक्टरले लासको पेट स्वाट्ट चिर्यो अकमकियो र बौला चाहिँ हाँस्न थाल्यो मिराकल मिराकल सम्पूर्ण भिडको ध्यान उतैतिर गयो कुर्कुच्चा उठाइ उठाइ एकअर्काका काँधमा कुम टेक्दै सबै त्यसतिर हेर्न थाले डिएसपी अलिक डराएको जस्तो देखिन्थ्यो डाक्टर खिच्का छाडी हाँस्दै थियो यो साँच्चै अनौठो लास रहेछ डर लाग्दो भनौँ कि माया लाग्दो भनौँ यसको पेटभरि बिडी चुरोटको धुवा खैनी र जर्दाको दुर्गन्धले पूर्ण हावा टम्म भरिएको रहेछ गरिब के मोराले भोक मार्न सधैँ चिया चुरोट बिडी खैनी र जर्दाको सेवन गर्ने गरेको जस्तो छ मात्रा अति भइगयो अभागी युवा डाक्टरले व्याख्या गर्यो त्यसपछि अदमैची डाक्टरले तीको छुरीले काँक्रो चिरे जस्तै त्यसको छाती चिर्यो यसो हेऱ्यो मुटुभित्र बाँडै बाँड रोपिएको पाइयो विचित्रको कुरो के थियो भने प्रत्येक बाँडमा कुनै न कुनै वाक्य त्यो वाक्य बोल्नेको नाउँ र तिथि लेखेको थियो यथा मेरो त भाग्य नै फुटेर तपाईँसित विवाह भएको नभए कस्ता कस्ता डाक्टर इन्जिनियर दैलामा नाक दल्न आएका थिए श्रीमती मिति सोह्र नौ दुई हजार छत्तिस बुबा अब दसैँ कहिले आउँछ पेटभरि मासु मात्रै खान्छु जेठो बिस चार दुई हजार बत्तीस तीस एक दुई हजार तेत्तिस चौतिस दुई हजार छत्तिस दुई हजार उनाचालिस दुई हजार चालिस बुबा त रद्दी होइसिन्छ सबैको घरमा टिभी फ्रिज के के छन् हाम्रो घरमा बुबा आमाको झगडा मात्रै छ कान्छी छोरी तेह्र चार दुई हजार एकचालिस यो कपुतको मगज खुस्किएर यस्तो जागिर खान गएछ एक छाक राम्ररी खुवाउन नसक्ने छोराबाट के आशा लिनु ब्याङ्कमा पैसा हाल्छ कि स्वास्नीको फरिया किन्छ कि ससुराली पठाउँछ के गर्छ के गर्छ बाबु तेह्र पाँच दुई हजार उनाचालिस बाबुआमालाई कसले हेर्छ स्वास्नी भए पुग्यो भाग्यमानीको कोखबाट मात्रै सपुत जन्मन्छन् आमा चौबिस चार दुई हजार छत्तिस हेर हेर तिम्रो तुलनामा प्रतिभाहीन नै भए पनि बिएमा सातचोटि फेल भएर पनि राजनीति गरेर ठूलो मान्छे भएँ बिजनेस गरेर मालामाल भएँ तँलाई हामीले ग्यालिलियो भन्ने गर्थ्यौँ अहिले पनि आदर्शको खोक्रो आकाशमा सैर गर्ने बेसन छाड मिस्टर ग्यालिलियो नभए तेह्र छोराछोरी एक तुर्को दुध नपाएर स्कुलको फिसतिर नपाएर मेरा छोराछोरीका खुट्टा समान आउँछन् मित्र तेह्र दस दुई हजार छत्तिस लो छैन मट्टितेल भात पकाउन पाइएन रे केटाकेटले भात खाएनन् रे त को होस् मालपतको सुब्बा होस् कि बजार अड्डाको मुखिया होस् कि असै होस् छ महिना भइसक्यो पैसा तिरेको छैन मट्टितेल बेच्ने सौ तेह्र तिन दुई हजार छयालिस यस्ता अनेक बाँड थिए कुनै कुनै बाँडले मुटुको चोक्टै झिकेर रक्तामी बनाएका थिए कुनै ज्यादै गहिरो गरी गाडिएको थियो डाक्टरहरूलाई सबै झिक्न सबैमा लेखेका वाक्य पढ्न झर्को लागेर हो कि त्यसको संक्रमण आफूमा हुने खतराले हो कि उनीहरूले बाँड झिक्न छाडे एउटा करुणाद्र स्वरमा बोल्यो को हुन सक्छ यो अभागी जीव जसलाई बाबाआमाले कपुत र जोइ जोइले कुपति र विकममा साथीहरूले अव्यवहारिक र नालायक छोराछोरीले गैर जिम्मेवार पिता र छरछिमेका मानिसले मलमूत्र भन्दा पनि निरर्थक ठाने कस्तो असफल मानिस तर डाक्टर साहब यो मान्छे मरेको कसरी पोस्टमार्टम रिपोर्ट त लेख्नै पर्छ डिएसपीको स्वर रुखको थियो पक्नुहोस् डिएसपी साहेब अहिलेसम्म यस्तो कुनै सङ्केत पाउन सकेको छैन एउटा कुनै सारो र धारिलो पदार्थ खुकुरी हो कि यसको गिदी मुटु र पेट तिनवटैलाई छिया पारेर निस्केको छ सम्भवतः रहस्य त्यसलाई झिकेपछि खुल्ला यति भनेर निधारको पसिना पुस्दै त्यो डाक्टरले पेट र छातीको खोक्रो ठाउँमा हात खुसारेर केही तान्न थाल्यो एक टुक्रो गिदी एक टुक्रो मुटु र पेटको एउटा आन्द्रो समेत झिक्दै एउटा साँच्चैकै खुकुरी जस्तो तेजिलो पदार्थ त्यहाँबाट निस्क्यो त्यस हाडे खुकुरीमा पनि ठूला ठूला अक्षरमा केही लेखेको थियो दुवै डाक्टर डिएसपी प्रहरी र भिडको त्यो ठूलो भाग त्यो पढ्न ओरा हुन खोजे तर डिएसपीले सबैलाई तर्साएर टक्क रोक्यो डाक्टरले बिस्तारै फेरि सबैले सुन्ने गरेर पढ्यो शिक्षण कार्यभन्दा राजनीतिक क्रियाकलापमा तथा व्यवस्था विरोधी गतिविधिमा तपाईँको बढी सक्रियता देखेको हुँदा मिति अठाइस तीन दुई हजार एकचालिसमा बसेको बैठकले तपाईँलाई अध्यापन सेवाबाट अवकाश प्रदान गरेको छ निरन्तर पन्ध्र वर्षसम्म शिक्षाको क्षेत्रमा तपाईँले प्रदान गर्नुभएको सेवाको लागि तपाईँलाई धन्यवाद ज्ञापन गर्दछौं बाबु आमा र समाजका व्यक्तिहरूको टिप्पणी आदर्श छाँटेर हुन्छ जो पावरमा हुन्छ त्यसैको स्थिति गर्नुपर्छ अनि मात्र बाँच्न सकिन्छ नालायक कुबुद्धि मास्टर रहेछ मास्टर थाहा पाइयो भिडबाट हल्ला सुनियो कोही थुक्दै थियो कोही चुकचुकाउँदै थियो कोही त्यसलाई महान भन्दै थियो परिस्थितिलाई चिन्न नसक्ने व्यक्तिले यसरी नै कुकुर बिरालो चाहिँ मर्न तयार रहनुपर्छ बिचरो मास्टर वरिष्ठ डाक्टर टिप्पणी गर्दै शल्य प्रतिवेदन पोस्टमार्टम रिपोर्ट लेख्न एकछिन घोत्लिन थाल्यो उसको अनुहारमा विक्षोभ वेदना घृणा वितृष्णा आदि भाव आउँथे जान्थे त्यसले खुइय गरेर लेख्न थाल्यो मृतकको नाम अज्ञात ठेगाना अज्ञात उमेर अन्दाजी छत्तीस वर्ष पेसा शिक्षक अकाल मृत्युको कारण अति संवेदनशीलता अति आदर्शवादिता अव्यवहारिकता निर्धनता अपौष्टिक खाना र ट्युसनको भार पारिवारिक अनास्था र भावनात्मक संकट, अपमान प्रवञ्चना यथार्थको धरती र कल्पनाको आकाशलाई मिलाउन खोज्दा उत्पन्न भएको मानसिक तनाव र निराशा आघातपछि आघात संवेगमा अहिले हामीले सुनेको कथाको शीर्षक हो पोस्टमार्टम आज हामी राजेन्द्र विमलका कथाहरू सुनिरहेका छौं यही संग्रहबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज डाक्टर राजेन्द्र विमलका कथाहरू सुनिरहेका छौं राजेन्द्र विमलका कथाहरू संग्रहबाट हामीले यसभित्रका केही कथाहरू सुन्यौं अब यसै संग्रहबाट हामीले सुन्ने कथाको शीर्षक छ उधारो जुत्ता परू के हो राधेश्याम बाबु आज त नाङ्गै खुट्टा डुल्न निस्कनु भएको छ नि बिहान बिहानै डुल्न निस्कनु भएका बुबासित सोद्धा उहाँको रिस पैतालादेखि टुप्पीको टुप्पोसम्म पुग्यो नातिहरूमाथि झनक्क रिस उठ्यो यी नालायक नातिहरूले जुत्ता नउडाएको भए यसरी बेजती खप्नुपर्ने खण्ड आउने थिएन तर मुठुबाट मुखसम्म आएको रिसको तगत कुटुक्क निल्दै अनुहारभरि एउटा मुस्कान दल्ने असफल प्रयास गर्दै उहाँले गम्भीर भएर भन्नुभयो दुबोमाथि नाङ्गो खुट्टा हिँड्नाले आँखाको ज्योति बढ्छ त्यसैले भोलिपल्ट बुबाले जुत्ता लगाउनु भयो र मेरा खुट्टा नाङ्गा थिए यसै गरी एक एक गरी हामी सबैलाई एक एक पटक प्रत्येक बिहान नाङ्गो खुट्टा देख्दा पालै पालोसित त्यसै मान्छेले सबैलाई त्यही प्रश्न गर्यो र जवाफ पनि एउटै पायो त्यही आँखाको ज्योति बढ्ने कुरा अन्तिम मानिस मनै परेछु मैले पनि त्यही जवाफ दिँदा त्यस मान्छेले व्यङ्गेको तीको बाण हालेर मेरो मुटु चिया चिया पार्यो तपाईँको परिवार त गजबको रहेछ पालै पालोसित एक दिन एउटाले अर्को दिन अर्कैले आँखाको ज्योति बढाउँदो रहेछ तह लगाउन र राम्रो संस्कार दिन नसक्ने आफ्नो असमर्थतामाथि र यस्तै अनेक स्थिति तथा प्रवृत्तिमाथि झोक चल्यो लाग्यो सम्पूर्ण परिवारले मलाई मानौ माग्नेको अवस्थामा पुर्याई भन्दा बढी हास्यास्पद र व्यङ्ग्यास्पद बनाउनमा बढी सन्तोष पाउँछ तथा सो बनाउन भरमग्दुर प्रयत्नमा लिइन्छ काफी सुत्ने बेलामा श्रीमतीको अर्कै घोषणा जारी भयो पैसा तपाईँसित जिन्दगीमा कहिले हुने छैन भोलि नयाँ जुत्ता नल्याइ छाड्दिनँ मैले बुझाउने प्रयास गरेँ उधारो लिँदा त्यसैले पैसा दोब्बर थप्छ फेरि जुत्ता मन परे नपरे अटाए नअटाए त्यसले फिर्ता गर्दैन त्यसैले दस पन्ध्र दिनको कुरो छ तलब आएपछि देखा जाएगा मेरो कुरामा त्यसले मुख बङ्गाई राधासित नौ मन घिउ भए पो नाच्छिन् मेरी श्रीमतीसित होमा हो मिलाउँदै छोराहरू भाइ बुबा सबै कराउन थाले छोराहरूलाई उठेर दुई दुई चड्कन दिने इच्छा भयो तर सधैँ चाहिँ परिस्थितिका अगाडि लत्रक्क परे आज तीस गते पुरानो थोत्रो जुत्ता निच्च दाँत देखाउँदै अझै मलाई मेरो गरिबीलाई गिजाइरहेको थियो एक वर्षको अन्तर्द्वन्दपछि मैले कठोर सङ्कल्प लिएँ ब्रह्माण्डै धुलोपिठो भए पनि यस महिनाको तलबले एक जुत्ता नकिनी छाड्दिनँ आखिर महिनाको अन्तिम दिन पनि नआइरहेन स्वास्नीको अनुहारमा उसाको लालीमा चढ्यो भोलि सूर्योदयको लाली छरिएला कुल्किँदै भनी तलब आउनसाथ हजुरलाई सबभन्दा पहिले एकजोर जुत्ता अनि तिम्रा सासू ससुरा देवर र छोरालाई आ पछि पहिले हजुरलाई हजुर त घरको इज्जत पो उसले भनी मैले मेरो लागि नयाँ जुत्ता एक जोर किने पनि जुत्ताको लुचालुस र खोसाखोस यसै गरी चलिरहन्छ यहाँ त कम्तीमा पाँच जोर चाहिन्छ मेरो आधा महिनाको तलब मेरो परिवारको जुत्ता खर्च श्रीमती मौन भई उसको मगजमा दुध तरकारी चामल दाल इत्यादि इत्यादिको उधारोको हिसाब किताबका फाना फरर पल्टिन थालेको मैले अनुभव गरेँ उसले एकछिनपछि लगभग कनेर बोली यो थोत्रो जुत्ताले एक्लै पाँचजनाको भार के गरी थाम्छ त्यसमा पनि हजुरबादेखि लिएर नातिसम्म तीन पुस्ता यही एकजोर जुत्ताका लागि दिनभरि झम्टी ख्याउ ख्याउ र न्यारग्यार गुरगुर गरिरहन्छन् जुत्ता एकजोर जुत्ता आज एक वर्षदेखि यही एकजोर जुत्ता किन्ने कल्पनामा सासै अड्केको छ क्यारे पन्ध्रजनाको परिवार र चार हजार महिनावारी त्यसबाट कुनै महिना पाँच सय जुत्ताका लागि सूचीकारले कपडा चोरे झैँ चोरेर जोगाउनु कति गाह्रो हुन्छ अस्ति ईश्वर ढुङ्गेला आउनुभएको थियो नयाँ नर्थ स्टार लगाएर ठमठम गरी हिँडेको देख्दा भित्र कुन्नी ईर्ष्या भयो कि लाचारीपनको वेदना पाँच जोर आँखा एकैपटक जुत्तामा टाँसियो मेरो कान्छो छोरो आफूलाई थाम्न नसकी सबैको आँखा छल्दै थियो चोरको लोक कालो जादुसम्म पुग्न सफल भएको थियो र लामो सास लिएर त्यसको दुर्लभ गन्ध आफ्ना तिर्खाएका पोराभित्र भर्ती बरबराएको थियो आहा कुन लेदर हो कुन्नी अनि कुकुर चाहिँ जुत्तालाई एकछिनसम्म सुँगिराख्यो कहिले लामो लामो सास तानेर कहिले छोटो सास तानेर मेरा कञ्चेरीका रौँ ताते मुटु पुट्ट फुट्ला जस्तो भयो छटपटी लाग्यो र मेरै छोराले त्यो जुत्ता उज्याएर मेरो टाउकामाथि ठ्याम बजारेको अनुभव भयो बिस्तारै टोल छिमेका मानिसमाथि धेरैलाई थाहा भइसक्यो मेरो सिङ्गो परिवारमा रहेको एकजोर पाँच वर्षको बुढो जुत्ता सात ठाउँमा तालिएको थियो र सत्ताइस ठाउँमा सिउनै नसक्ने अवस्थामा थियो यो हाम्रो तीन पुस्ताको वाहन र इज्जतको रक्षक हो यसै जुत्तालाई लगाएर मेरा बुढाबाबु इज्जत गोडाको शोभा र स्वास्थ्य थाम्दछन् म मेरो प्रतिष्ठा धाक्दछु मेरा दुई छोरा हिरो बन्ने धाक लगाउँछन् मेरो भाइ जागिर नपाए पनि घुम्न पाइराखेका छन् हो सबै यसै बुढो जुत्ताले गर्दा अस्तिको जस्तो गाई जात्रा त कहिलेकाहीँ मात्र हुन्छ जब अफिस जाने बेला मैले जुत्ता खोज्दा जुत्ता बेपत्ता थियो जब लगभग कुद्दै आएर जेठो छोराले जुत्ता खोली भुइँमा राखेर मैले लाएर अफिसमा जान खोजेँ कान्छाली कोडा घुसारिसकेको थियो र हेर्दा हेर्दै सुई खुच्छ त्यो नफर्केन्जेल राति दस बजेसम्म भाइ कुनै अर्जेन्ट मिटिङमा जान मुरमुरिँदै थियो बुबा डुल्न जान नपाई भूत भुतभुताउँदै हुनुहुन्थ्यो र बिचरो म अघोषित सहितको आत्माले आफ्नो रगतको मोल आफैले आँके झैँ आफ्नो त्याग र बलिदानको गर्वली लाचारीलाई छोप्ने प्रयास गर्दै थिए राति दस बजे एउटा ऐतिहासिक घोषणा भयो भाइले गर्जन तर्जनका साथ नसिहत दिए एकजोर जुत्ताले गर्दा यस परिवारका सबै सदस्यको भविष्य एक दिन सधैँका लागि अन्धकारमा डुब्नेछ त्यसै मञ्चमा त्यसपछि श्रीमतीको भाषण भयो इमान्दारीको ढ्याङ पिट्ने एकजोर नयाँ जुत्तासम्म किन्न नसक्नेले बिहे गर्न नहुने छोराछोरी जन्माउनु नपर्ने होइन भने मालड्डामा अरूले कमाए चाहिँ कमाउनु पर्ने मैले त्यसै मञ्चमा बिस्तारै विनम्रतापूर्वक सफाई दिएँ हो मसित नयाँ जुत्ता किन्ने हुती थिएन भने पुरानो ढाल किन्ने हुती त थियो मेरा कुल सपोतहरू हो मेरो बेइन्साफीलाई माफी दियो एउटा रुटिन सर्वसम्मतिबाट पास भयो सात बजे बिहानदेखि आठ बजे बिहानसम्म जुत्ता लगाउने अधिकार बुबालाई हुनेछ नौ बजेदेखि पाँच बजे साँझसम्म मलाई पाँच बजे साँझदेखि छ बजेसम्म जेठो छोरालाई र त्यसपछि रातभर कान्छो छोरालाई टाइममा मालिकको रिक्सा जम्मा गर्न हतार गर्ने रिक्सावाल झैँ समयमा घर पुगी जुत्ता परिवारमा जम्मा गर्न पनि र लगाउन पनि हाम्रो परिवारका सम्माननीय सदस्यज्यूहरूमा जुन ज्यान फाली कुद्दै घर पुग्ने प्रतिस्पर्धा देखियो त्यसले म्याराथन रेसको इतिहासलाई फिक्का तुलाइदियो कसको के मजाल बाटोमा मेरो परिवारको सदस्यलाई एकछिन पनि रोक्न सकोस् तर त्यो रुटिन धेरै दिनसम्म चल्न सकेन शुक्रबार एकैपटक एकै समयमा मैले अफिस जानुपर्ने जेठो छोरा ट्युसन पढाउन जानुपर्ने कान्छो साथी कहाँ नगई नहुने बुबाले दाउरावाल कहाँ पुग्नुपर्ने अनि त्यसै थोत्रो जुत्ताका लागि महाभारत चौध घण्टासम्म चल्यो भाइले जेठालाई बाघ बाँडले घाइते तुलायो जेठाले कान्छामाथि लबटाको गदा बजार्यो कान्छाले कोको होलो र टोलभरिका मान्छेलाई एकत्र पारेर म सरसैयामा सुतेका भीष्मवी तामा थिए जसलाई कुनै अर्जुनले पानीसम्म खुवाउने आवश्यकता ठानेन घरभित्रका सदस्य एकअर्कामाथि बाँड र गाली गदाले प्रहार गर्दै थिए र त्यो मोरो थोत्रो साझा जुत्ता दुशासनको छातीबाट भीमले रगत चोसेपछि देखिने द्रौपदी चाहिँ निच्च दाँत देखाउँदै सबैलाई चिडाउँदै थियो आज तलब आएको दिन एक गते म लगभग हावामा उड्दै नयाँ एकजोर नर्थ स्टार जुत्ता काखीमुनि च्यापेर घरतिर लाम्कँदैछु जुत्ता पसलले पहलमान मेरो छिमेकी हो उधारो दिन आएन र सहर्ष दियो यस अनुभूतिले मेरो अहमलाई जुन सन्तुष्टि प्रदान गरेको थियो त्यो कम तृप्तिदायक थिएन नयाँ उधारो जुत्ता श्रीमतीलाई देखाउने हतार थियो तर उसलाई घरमा नपाउँदा घोर निराशा भयो आधा घण्टापछि ऊ पनि केटी दिदी हाँस्दै भित्र पसी एकजोर उधारो नर्थ स्टार जुत्ता उसको काखीमुनि पनि थिचिएको थियो मैले केही टिप्पणी दिनुभन्दा अगाडि पुत्र बत्सल पूज्य पिताज्यू पनि खोक्दै द्रुत गतिले भित्र प्रवेश गर्नुभयो र आश्चर्य उहाँले पनि त्यसै पहलमान कहाँबाट एकजोर नर्थ स्टार जुत्ता मेरो लागि उधारो ल्याउनु भएको रहेछ जुत्ता मेरो अघिल्तिर फाल्दै अर्ती दिन थाल्नुभयो समाजमा खनाखाँचोमा उधारो पैँचो नचल्ने हो भने समाज नै चल्दैन ला जुत्ता नाङ्गो गोडा नै पोस्टको पनि त इज्जत राख्नुपर्छ बुबालाई केही भन्न के मुख बाहुन खोजेको थिएँ जेठो पनि आयो कान्छो पनि आयो भाइ पनि आएर परम चमत्कार सबैले एकजोर नर्थ स्टार जुत्ता पहलमानको पसलमानबाट मेरो नाउँमा उधारो लिएर आएका थिए मैले पहलमानको पसलको ठूलो साइनबोर्डमा लेखेका हरफ सम्झेँ यहाँबाट बिक्री भएका माल फिर्ता गरिने छैनन् मेरो अघिल्तिर पाँच जोर नयाँ उधारो जुत्ता उत्तानो घोप्टो र कोल्टो परेर जोकर चाहिँ मलाई जी गिजाउँदै थिए र तिनको कुल दुई हजार मोलका बारेमा सोचेर मलाई रिङ्गटा लाग्न थालेको थियो तर एक्कासी के भएको नि हामी सबै एकअर्कालाई हेरी मरिमरी हाँस्न थाल्यौँ आँसु ननिस्क्यौँ जेलसम्म हाँसिरह्यौँ हाँस्दै गयौँ श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो उधारो जुत्ता यो कथा डाक्टर राजेन्द्र विमलको कथा थियो आजको श्रुति सम्वेकमा हामीले राजेन्द्र विमलका कथाहरू संग्रहबाट तीनवटा कथाहरू सुन्यौं लाकुरी फेरि फुल्नेछ पोस्टमार्टम र उधारो जुत्ता आज हामीले सुनेका कथाहरू हुन् यी कथाहरूको वाचनसँगै आजको लागि श्रुति सम्वेकको समय सकिएको छ श्रुति सम्वेकमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambek Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं शुक्रबारको श्रुति सम्वेगमा डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भादानको वाचन सुरु हुनेछ तबसम्मका लागि प्राविधिक साथी दिनेश नेरुला र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री